नमस्कार रेडियो थाहा संचार उनान्से दशमलव चार मेगाहरस काठमाडौँ थाहा संचार डट कम र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा आज हामी केही छोटा कथाहरू लिएर आएका छौं आज हामी उर्दू साहित्यकार सादत हसन मन्टोले लेख्नु भएको खोलदो शीर्षकको कथाको नेपाली अनुवाद इन्द्रबहादुर राईको प्रसिद्ध कथा खीर र कृष्ण धरावासीले लेख्नुभएको कति दिन पो बित्न सक्छ र यो मान्छेसँग शीर्षकको कथा सुनाउनेछौ सुरु गरौं साद थसन मन्टोको कथा खोलदोबाट यो कथा भारत पाकिस्तान विभाजनको त्रासदीसँग जोडिएको छ कथाकारले यसमा सांकेतिक तर अत्यन्तै शक्तिशाली तवरले बलात्कारको प्रसंग उठाउनु भएको छ प्रस्तुत छ कथा खोल दो अमृतसरबाट दिउँसो दुई बजे छुटेको स्पेशल ट्रेन आठ घण्टाको यात्रापछि बल्ल तल्ल मुगलपुरा पुग्यो बाटोमा कैयौं मान्छे मारिए कति घाइते भए र कति बिचैमा फौतारिन बाध्य भए त्यही बिहानको दस बजेको हुँदो हो क्याम्पको चिसो भुइँमा सुतिरहेको सिराजुद्दिनले आँखा उघार्यो उसले आफ्नो चारैतिर महिला पुरुष र बाल बालिकाको उर्लिँदो समुद्र देखियो उसको दिमाग चक्रायो स्मरण शक्ति क्षीण भए झै लाग्यो ऊ धेरै बेरसम्म यत्तिकै घुर्मैलो आकाश हेरेर टोलाइरह्यो चारैतिर हल्ला खल्ला थियो तर उसमा त्यसको कुनै प्रभाव परे जस्तो देखिँदैनथ्यो थियो मान्छेहरू भन्ठान्थे ऊ गहिरो निद्रामा मस्त सुतिरहेको छ तर कुरा त्यस्तो थिएन असलमा उसको होस हवास हराएको थियो ऊ एकोहोरिएको थियो र उसको सारा अस्तित्व शून्यमा बिलाएको थियो यसरी अर्थनवर्थसित आकाशमा टोलाइरहँदा उसका आँखा घाममा ठोक्किन पुगे उसको आँखा तिर्मिरायो शरीरको कोष कोषले न्यानो महसुस गर्यो ऊ तन्द्राबाट बिउजियो उसको दिमागमा कैयौं चित्रहरू एकैसाथ दगुरे लुटपाट आगजनी भागदौड रेल स्टेशन बन्दुक पड्किएको आवाज चिसो न चिसो रात र सकिना सिराजुद्दिन झस्किएर उठ्यो ऊ बौला जस्तै भएर मान्छेको समुद्रमा सकिनालाई खोज्न थाल्यो उसले पुरै तीन घण्टा सकिनाको नाम पुकार्दै क्याम्पको चक्कर मार्यो तर उसकी छोरी कहीँ कतै भेटिएन त्यहाँ धेरैको त्यस्तै हालत थियो कोही आफ्नो छोरो खोजिरहेको थियो कोही आमा कोही श्रीमती त कोही छोरी खोजिरहेको थियो थकाइले चुर भएर सिराजुद्दिन चिसो भुइँको एउटा कुनामा बस्यो सकिना र ऊ कहाँबाट कतिखेर अलग्गिए ऊ सोच्न थाल्यो सोच्दा सोच्दा दिमागमा आफ्नी स्वास्नीको लासको झल्को आयो छेत विच्छेद लास जसको भुडी बाहिर निस्किएको थियो सिराजुद्दिनले त्यहाँभन्दा अगाडि केही सोच्नै सकेन सकिनाकी आमा बितिसकेकी थिए सिराजुद्दिनकै अगाडि उसले अन्तिम सास फेरेकी थिए र मर्ने बेला उसले भनेकी थिए सकिनाको बा मलाई यही छोडिदिनुहोस् र सकिनालाई लिएर यहाँबाट भाग्नुहोस् त्यतिखेरसम्म सकिना उसैसँग थिए उनीहरू त्यहाँबाट खाली खुट्टै भागेका थिए भाग्दै गर्दा सकिनाको सललाई हावाले उडाएको थियो सिराजुद्दिनले सम्झियो सल टिप्न जान खोज्दा सकिनाले भनेको कुरा बाबा छोडिदिनुहोस् न छिटो भागौँ के बाबा छोडिदिनुहोस् न छिटो भागौँ के तर ऊ छोरीको कुरा नसुनि भीड़ छिचोल्दै सल टिप्न गयो यो घटना सम्झँदै सिराजुद्दिनले आफ्नो खल्तीमा हात हाल्यो एउटा कपडा निकाल्यो त्यो सकिनाको सल थियो तर खै त सकिना थकाइले चुर भएको सिराजुद्दिनले सम्झने अनेक कोसिस गर्यो तर के पनि सम्झिन सकेन के सकिनालाई उसले स्टेशनसम्म सँगै ल्याएको थियो के सकिना उसँगै रेलमा चढेकी थिए के विद्रोहीहरू ट्रेन रोकेर बग्गीमा छिर्दा ऊ डरले बेहोस भएको थियो र हुन सक्छ ऊ बेहोसीमै भएको बेला उनीहरूले सकिनालाई लिएर गए सिराजुद्दिनको दिमागमा प्रश्नै प्रश्न थियो तर कुनै पनि प्रश्नको उत्तर थिएन सहानुभूति खोज्दै उसले यताउति हेर्यो तर क्याम्पमा आश्रित सबै मान्छे ऊ जस्तै लाचार र विवश थिए उनीहरूलाई पनि सहानुभूतिको खाँचो थियो सिराजुद्दिन कहलिएर रुन थाल्यो तर उसको आँखाबाट आँसु झरेन झर्दै झरेन त्यसको छ दिनपछि जब ऊ अल्ली सम्हालियो ऊ त्यहाँ क्याम्पमा क्रियाशील सहयोगी समूहको सम्पर्कमा गयो उसले लट्ठी र बन्दुक बोकेका हट्टाकट्टा केटाहरूलाई भेट्यो जो उसलाई सहयोग गर्न तयार थिए सिराजुद्दिनले धन्य धन्य हुँदै उनीहरूलाई आफ्नी छोरीको हुलिया बताउन थाल्यो घोरी न घोरी असाध्यै राम्री छ भाउतिर होइन आमातिर गएको छ त्यही सत्र वर्ष जतिकी छ ठुल्ठुला आँखा सर्लक्क परेको कपाल अनि अनि दाहिने घालामा एउटा कोठी छ सकिन मेरी एक्लै छोरी हो बाबु हो मिति छ खोजेर ल्याइदियो भगवान्ले तिमीहरूलाई हेर्छन् हेर्छन् भगवान्ले स्वयंसेवीहरूको त्यो जत्थाले बुढो सिराजुद्दिनलाई ढुक्क हुन भन्यो उनीहरूले यो पनि भने कि सकिना यदि जिउँदैछ भने केही दिनमै भेटिन्छे यति भनेर उनीहरू सकिनालाई खोज्न हिँडे ठूलो जोखिम मोलेर अमृतसरसम्म पनि पुगे त्यहाँ अलपत्र परेका अन्य कैयौंको उद्धार पनि गरे तर दस दिनसम्म कोशिश गर्दा पनि सकिनाको पत्तो लागेन एक दिन उद्धार तथा खोजी कार्यको लागि ट्रकमा चढेर अमृतसर जाँदै गर्दा उनीहरूले छहरा भन्ने ठाउँ नजिकै बाटै छेउ बसिरहेकी एउटी किशोरीलाई देखे ट्रकको आवाज सुनेर तर्सिएकी किशोरी जुरुक्क उठेर भाग्न थाली स्वयंसेवी युवकहरू पनि ट्रक रोकेर केटीको पछि पछि भागे आखिरमा नजिकैको खेतमा पुग्दा नपुग्दै उनीहरूले किशोरीलाई भेट्टाई छाडे केटी राम्री थिए उसको दाहिने गालामा कोठी पनि थियो सुन डराउनु पर्दैन तिम्रो नाम सकिना हो तिम्रो नाम सकिना हो तीमध्येको एउटा केटोले सोध्यो डरले थुरथुर भएकी केटीको अनुहार झन कालो न कालो भयो ऊ केही पनि बोलिन तर केटाहरूले सिराजुद्दिनसँग भएको भेटको सारा प्रसङ्ग सुनाएपछि केटी ढुक्क भई र स्वीकार गरे कि उनै सिराजुद्दिनकी छोरी सकिना हो केटाहरूले पनि सकिनाको सक्दो ख्याल राखे खाना खान दिए दुध पिउन दिए र ट्रकमा बसाए आफूसँग सल नभएको कारण उसले बडो अप्ठ्यारो महसुस गरिरहेकी थिए र पटक पटक दुवै हातले आफ्नो छाती छोप्ने कोसिस गरिरहेकी थिए यो सब हेरिरहेको एउटा केटोले आफ्नो कोट फुकालेर उसलाई लगाइदियो धेरै दिन बितिसक्दा पनि यता सिराजुद्दिनलाई भने आफ्नै छोरीको कुनै अत्तोपत्तो थिएन ऊ कहिले क्याम्पका अफिस अफिस चार थियो कहिले सकिनाको नाम लिँदै चिच्याउँदै हिँड्थ्यो तर सकिनाको संकेतसम्म पनि नपाउँदा चर्को निराशामा डुब्थ्यो रात रातभर ऊ स्वयंसेवी जत्थाले सकिनालाई चाँडै भेटोस् भन्दै प्रार्थना गर्थ्यो र मनमा नै आफैलाई ढाडस दिन्थ्यो र भन्थ्यो कि उनीहरूले सकिनालाई केही दिनमै भेट्टै छाड्नेछन् एक दिन क्याम्पभित्रै छोरीलाई खोज्दै भौतारिरहेका बेला उसले ती स्वयंसेवी युवकहरूलाई देख्यो सिराजुद्दिन एकै सासमा उनीहरूको ट्रक लिएर पुग्यो ट्रक हिँड्नै लागेको थियो उसले सोध्यो बाबु हो मेरो छोरीको केही पत्तो लाग्यो त भेटिन्छन् भेटिन्छन् चिन्ता नलिनुहोस् केटाहरूले एकै स्वरमा भने सिराजुद्दिनले अरू केही भन्न नभ्याउँदै ट्रक हिँडी पनि हाल्यो केटाहरूले सकिनाको आश मारिसकेका रहेनछन् भन्ने थाहा पाएपछि ऊ अलि ढुक्क भयो र केटाहरू सफल हुन् भनेर एकपटक फेरि प्रार्थना गर्यो साँझ पर्नै आँटेको थियो सिराजुद्दिन यत्तिकै टोलाएर बसिरहेको थियो उसले क्याम्पको गेटमा भिड बढ्दै गएको देख्यो र देख्यो चारजना मान्छे केही बोकेर आइरहेका छन् ऊ त्यतैतिर लाग्यो एक दुईजनासँग सोधपुछ गरेपछि उसले थाहा पायो कि ती मान्छेहरू रेलवे लाइन नजिकै बेहोस अवस्थामा भेटिएकी एउटी किशोरीलाई बोकेर आइरहेका हुन् उनीहरू त्यो किशोरीलाई अस्पताल लैजाँदै थिए सिराजुद्दिन तिनीहरूसँगै मिसिएर अस्पतालसम्मै गयो ती मान्छेहरू केटीलाई अस्पतालमा छाडेर फर्किए तर सिराजुद्दिन फर्किएन अस्पताल बाहिरको एउटा खाँबोमा आडेस लाएर बसिरह्यो र सबै मान्छेहरू गइसकेपछि बिस्तारै अस्पतालभित्र छेर्यो त्यहाँ कोही पनि थिएन खालि एउटा स्ट्रेचर थियो र स्ट्रेचरमा थियो एउटा लास ऊ गरुङ्गो पाइला चाल्दै लास बाहिरतिर गयो त्यसै बेला अचानक कोठाको बत्ती बल्यो लासको अनुहारमा चम्किरहेको कोठी देखेर सिराजुद्दिन चिच्यायो डाक्टर जसले भर्खरै कोठाको बत्ती बालेको थियो उसले सिराजुद्दिनलाई सोध्यो के भयो हजुर म यसको बाहु हुँ हजुर सिराजुद्दिन योभन्दा बढी बोल्नै सकेन डाक्टरले स्ट्रेचरमा लडिरहेको लासको नाडी छाम्दै सिराजुद्दिनलाई भन्यो त्यो झ्याल खोलिदेऊ त खोला सकिनाको प्राणहीन शरीरमा केही हलचल भयो अररिएका लासका हातले सुरुवालको इन्जार खोल्यो र सुरुवाल तल घुँडातिर सर्खाइदियो बुढो सिराजुद्दिन खुसीले पागल भयो <laughs> मेरो यता डाक्टर भने शिरदेखि पाउसम्म पसिनाले लछप्पै भइसकेको थियो हामीले भर्खरै सुनायौं सादत हसन मन्टोले लेख्नु भएको भारत पाकिस्तान विभाजनको त्रासदीमा आधारित कथा दो उक्त क्रममा भएको हिंसामा एउटा किशोरीमाथि कसरी ज्यानै जाने गरी बर्बर बलात्कार भयो कथामा झल्काइएको छ लासले समेत खोल्दो भन्ने शब्दमा प्रतिक्रिया जनाउँदै सुरुवाल खोलेको यो कथा मन्टोको अत्यन्तै प्रसिद्ध कथा मध्येको एक थियो कार्यक्रममा अब हामी सुनाउँछौ इन्द्रबहादुर राईले लेख्नु भएको कथा खेर कतै यात्रामा रहेका बेला बास बस्ने ठाउँमा भेटिएका केही पात्रहरूको कुराकानीलाई आधार बनाएर राईले यो कथा लेख्नु भएको हो एउटै छानामुनि बास बसे पनि पल्लो कोठामा रहेका पात्रहरूसँग लेखकको देखादेख समेत भएको हुँदैन तर लेखकको कोठाबाट बीचको कुराकानी भने टड्कारै सुनिन्छ त्यही कुराकानीमा आधारित रहेर राईले यो सुन्दर कथा लेख्नु भएको छ प्रस्तुत छ कथा खिर त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ त्यसको के अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ घटना घटना नै भनौँ यस्तो भएको थियो हर र आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धित मारेर सुन्न पाएको थिइनँ मध्यदिन र मध्यरातमा स्वा गरी लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बाँच्छ भनेर पनि बर्खा र हिउँदमा त्यसको बगरतिर काम गर्न जानेदेखि एकछिन उत्रेर पुलमा पुगेको पानीमा मास्तिर तलतिर हेरिपठाएको त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो महान भन्न मन लाग्ने हरियो निलो जलराशिको बग्दो फैलावट माथिका सुप्त झैं बालुवाहरूमा अनेकौं विगतका करङहरू कोरिएर रहेको हावाको बेगले पंखा लागेर वरपरका जम्मै झार जंगलहरू हल्लिरहेको कल्पना बीच टिस्टाको हर्र कतै छुट्टै छलछलको आवाज कतै भिन्दै भुर्र पनि भएको र बजेको याद आउँदथ्यो गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यही टिस्टामा मैले बास पारेँ डाक बंगलाका कोठाहरू मर्मत भइरहेका रहेछन् मलाई दिइएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो थियो छेवैको सेटको कोठामा जम्मै डाक बंगला मर्मत गर्ने बढाई राज रङवाला र कुल्लीहरूले डेरा बनाएका रहेछन् र तिनीहरू नै हुन् यस कथाका घटना विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रिएका थिए उछिनी उछिनी कुरा गरिरहेका थिए केही पकाइरहेका थिए र बात त्यही माथि भइरहेको थियो तिनीहरूले खिर पकाइरहेका थिए खानेकुराको कुरा गरेको मन पर्दैन मलाई तर केही नलागेर सुनिरहे दैलोदेखि बाहिर मध्य दिन बितिसकेको चकमन्नको उज्यालो थियो पलङमाथि बेडिङ फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासी बर्ता बेलुका पछि पसिहालेको अर्कै रङको उज्यालो रुखका पात र हाँगाका अवेक ठाउँहरूलाई पनि छोइराख्न पुगेको थियो हेरै त हेरै त खिर खानु नै हो भने नि एक पाउ चामललाई दुई सेर दुध चाहिन्छ ओढार परेका चङ्ख आँखाको चित्र दिने एउटा स्वरले किटान गरी गरी भनिरहेको थियो अब यदि हाम्रो चामललाई त दस सेर दुध चाहिन्छ कति सेयर हाल्यो कति सेयर हाल्यो कति सेयर हाल्नु र ए चार सेयर त हाले हो ल टिस्टा जस्तो जग्गामा चार सेयर नाथे दुधको खिर खाएको ठक्क त्यही अघिको स्वरले भन्यो जाऊ चार सेर दुध हालेको खिर जाऊ चार सेर दुध हालेको खिर त्यसले यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेको छ अन्त के गर्नु त खिर खानु नै हो भने त धेरै चिज पनि त चाहियो एउटा बुढो बुढो स्वर माथि चढ्यो अब पहिले त हेर तिमीहरूको चामल नै भएन नुनिया चामल चाहिन्छ नुनिया चामल मसिनो चामल क्या ल परेको हुन्छ नि अब अलुवा नै किनिसक्नु छैन रहेछ या गम्मा परेको मान्छेको जस्तो स्वर बोल्यो रङ्गुने अलुवालाई पहाडी चामलसँग झुक्क्याएर क्या जम्मै हे ठिक्क पहाडी बर्ने जस्तो हुन्छ त्यो मुर्दा अर्कोले सघायो तत्कालै होइन सुन्न चिज पाइयो र खिर खाने नै हो भनेदेखि भनेको नुनिया चामल पुरानो बुझिस् त कालो नुनिया अझ राम्रो मगमग मगमग बास्ना आउँछ क्या त्यसको दस बाह्र सेर खाटी दुधमा पकाउनु यो पानी दुध त पन्ध्र सेर लाग्छ अब पाँच सेर पानी सुकाउनलाई पकाउँदा पकाउँदा पकाउँदा चामल जति फुटेर के हुन्छ जब लिटो भइसक्छ खोले हुन्छ अब मट्टी पारेको जस्तो बाग्लो दुध छ भने चाहिँ सीता सग्दो सक्दै बसेको ठर्रो हुन्छ अब खोले खिर त मुनि डढिसक्छ भरे जम्मै डढेको गनाउँछ मुनिको पर्नेलाई त्यही बिचमा अर्को एउटाले दाँत माझेको जस्तो हुन्छ भन्यो कि के भन्यो मैले राम्ररी सुनिनँ एकछिनपछि अर्कै एउटा स्वर एक छेउदेखि उम्लियो होइन दुध मात्र ओइराएर हुन्छ दुध मात्र ओइराएर हुन्छ पिस्ता चाहियो किसमिस हाडे बदाम दालचिनी नरिवल तेजपात ल्वाङ सब जुटाउनु पर्दैन खिर पकाउन ठिक्कको धिमा आँचमा पकाउनु पर्छ किसमिसलाई चाहिँ पछि छोड्ने हो अगाडि हाल्यो भने फाट्छ होइन त्यो सब हालेर के हुन्छ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो है स्वादको लागि हो भस्नको लागि ताकतको लागि त्यसलाई झ्याउझ्याउती सबैले कराए है पल्केलास्ने फेरि अझै त्यही भर्सनाको रहल पहल जस्तो कसैले भन्दै थियो अब सपनातिर पनि खिरै खोजी हिँड्लास् है त्यस्तो सब चिज हालेर यहाँ खिर पकाएको छ भने नि बास्ना ऊ पर बाटोमा हिँड्नेको नाकमा लाग्छ बुझिस् याद गरेर यति बेला मैले तिनीहरूको खिरको बास्ना सुँग्न बल गरे पटक्कै पाएको जस्तो लागेन खोइ त तेरो खिर यहीँ बसेको हामीलाई त बास्ना आउँदैन एउटा बुढोले प्वाक्क भनी पनि हाल्यो नकार केही नहेरी गजबकै खिर खाऊ न त भन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ प्रतिवादमा आयो उत्तर हेर चोरेर होस् कमाएर होस् अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ बाँचिरहनु पर्छ सम्नुपर्छ कुरा गर्दा गर्दै एकैछिन सबैजना सामसुम भए त्यही सामसुमलाई म पनि रुङ्गिरहेको रहेछु विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थाले फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुङ्गा लडेर आएको चाहिँ उनीहरूको बातचितको खोलालाई अलि अर्कैतिर फर्काइदियो सब चिज जुटाएर मात्र कहाँ हुन्छ पकाउने सिप हुनु परेन एउटाले बोल्न थाल्यो यो के छ सेतो न सेतो बाफ जस्तो अब के गर्नु त अब सुकै खिर खाएर पनि भएन समय पारेर आफूलाई विचारेर खानु पर्यो नि होइन अर्कोले थप्यो खै उसो भए मुस्किल रहेछ खिर खाना तेस्रोले तितो करायो अब असम्भव रहेछ भन्नु पर्यो अब असम्भव रहेछ भन्नु पर्यो उनीहरूको कुरा सुनेर हाँसो अलिअलि रोक्न नसकी मैले बाहिर हेरेँ सब सामान्य जस्तै थियो साँझका काला रुखहरू नहल्लिकन उभिरहेका थिए ए चलाउन राम्रोसँग अहिले डर छ हौ यही पनि पाक्यो होला अब त हो त पाक्यो पाक्यो खोइ यतिको त पाकेकै होला ल पाकेछ पाकेछ उनीहरूले यसो भन्दै भाँडा उठारे अलि परपर सबैजना हटेको र एक दुईले ठाउँ रोजेर उगटेको अनुमान आयो खाँदा खाँदै एकजनाले सोध्यो के गनाएको जस्तो लाग्छ त त्यही त मलाई पनि त्यस्तै लाग्यो मलाई पनि त्यस्तै लाग्यो ए दाउरा हो दाउरा अघिदेखि म खुब याद गर्दैछु कुनै कुन चाहिँले भन्यो उनीहरू बीच शङ्का मर्दै बौरिँदै गरिरह्यो चिनी नै लागेन छौ यसो भन्दै एकजनाले एक दुई कदम हिँडी चिनी ल्याएर आफ्नो भागमा छर्यो हेरै त यो खिर छ नि यो खिरमा खानु नै हो भने नि फेरि त्यही सुरुमा पकाउने मान्छे खाँदै बोल्दै गरिरहेको थियो चिनी होइन के खिरमा चाहिँ गुँड हाल्नुपर्छ गुँड रङ निस्किन्छ के गुण त ठिक हो कि त्यो गुड पनि कालो गुण होइन त्यो खजुरको पाना पाना परेको सफा गुण हालेको मात्रै रसिलो हुन्छ दोस्रोले लगत्तै सुधार्यो त्यो कालो गुण हालेको त कसरी खानु हो छ्या छ्या कति खानुको कुरा गरेको तिम्रो कति दिनमा के खिर खाएको हो होइन बडे बडे कुरा हाकेर मलाई त कुरी कुरी लागिसक्यो यो भन्नेले यता मलाई सुनाएर ग्लानी कम गर्न खोजेको थियो मैले बुझेँ चिनी हालेको गुलियो दुध भात जस्तो मात्रै पो भएछ मोटो स्वरले यसो भन्दा जम्मै तिनीहरू एक्कासी हाँसे पकाउन सिपालु स्वर सबभन्दा लामो रह्यो उसले रोकिनै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु तिनीहरूले पकाएको खिर हाम्रो जीवन जस्तो रहेछ जीवनलाई यसरी पो बाँच्नु पर्ने जीवनलाई उसरी पो काममा लगाउनु पर्ने जीवनलाई यसरी पो प्रयोग गर्नुपर्ने भन्ने थुप्रै आदर्शहरू हाम्रो मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खिर जस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खिरको व्यङ्ग्य जस्तो मात्रै थियो जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ भर्खरै सुनायौ इन्द्रबहादुर राईले लेख्नु भएको प्रसिद्ध कथा खीर उहाँले बास बस्ने ठाउँमा भेटिएका कुल्लीहरूले खीर पकाउने विषयमा गरेको संवादलाई रोचक ढंगले हाम्रो जीवनसँग तुलना गर्नु भएको छ र यसरी तुलना गर्नु भएको छ कि उहाँको विचारसँग असहमत हुने कुनै ठाउँ नै देखिँदैन अब हामी आजको तेस्रो तथा अन्तिम कथा प्रस्तुत गर्छौ कृष्ण धरावासीले लेख्नु भएको कति दिन पो बित्न सक्छ र यो मान्छेसँग शीर्षकको एक महिलाको एकालापले भरिएको यो कथाले ती महिला पात्रको किशोर अवस्थादेखि वृद्ध अवस्थासम्मको वैवाहिक जीवनबारे चर्चा गर्छ अनौठो विषय तर रोचक प्रस्तुति प्रस्तुत छ कथा कति दिन पो बित्न सक्छ र यो मान्छेसँग मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन कसैले प्रत्यक्ष रूपमा प्रेम प्रस्ताव राखेको पनि थिएन आफ्नो प्रेमी वा पति यस्तै यस्तै होस् भने जस्तो अवधारणा पनि बनिहालेको थिएन तर त्यसै त्यसै शरीर र मन भने चञ्चल र कस्तो कस्तो हुन थालेको थियो छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो फूलहरू मन पर्न थालेको थियो कहाँ कहाँदेखि खोजेर ल्याएर फूल रोप्न थालेकी थिएँ आमासँग गनगन गर्दै लुगाहरू थप्न थालेको थिएँ साथीहरूलाई कर गरेर एक दिन मैले ब्युटी पार्लर पनि पुरै मागे र अनुहार कपाल र रौँहरू मिलाइ मागे हेर्दा हेर्दै ऐनामा म त अर्कै जस्ती देखिन थाले साथीहरू जिस्कन्थे जिस्क्याउँथे पनि उनीहरूमध्ये कतिले केटा साथीहरू छानिसकेका थिए कतिले छान्न सकेका थिएनन् मनमनमा मन पराएका केटाहरू आफ्नो छेउ नै नपर्ने गुनासो थियो कतिको कसैले टाढाका केटाहरूलाई पत्राचार गरेका थिए जे होस् हामी केटा साथीहरूको चर्चा संसर्ग र खोजीतिर ढल्किँदै थियौं म धेरै राम्री थिएन तर नराम्री पनि थिएन साथीहरूका समूहमा म अलग्गै केही कुराले आकर्षक नै थिएँ झैँ लाग्छ मनमा एक किसिमको अहम जस्तो पनि थियो आकृति स्पष्ट नभएको नदेखेको नचिनेको तर कुनै युवकको इच्छा भने हुन थालेको थियो देखेको मध्ये जुनै पनि कुनै न कुनै रूपले राम्रो लाग्थे तर ती किन राम्रा केले राम्रा थिए बुझ्दिनथे तथापि तीमध्ये कुनैलाई पनि नायकका रूपमा सोच्न भने थालेको थिएन धेरै धेरै पढ्ने के के हुने ठूलो मान्छे हुने आदि सपनाहरू थिए यस संसारमा धेरै विकृति र कुचालहरू थिए र तिनलाई नाश गर्नुपर्ने थियो समाजमा चलेका सयौं नराम्रा कुराहरूको भण्डाफोर पनि गर्नुपर्ने थियो पढ्नमा निकै जाँगर चल्थ्यो जान्ने भएर अरूलाई जित्न वा कसैलाई देखाउन मन पनि थियो तर त्यो कसैको टुङ्गो लागिसकेको थिएन स्कुल जाँदा र फर्किँदा बाटामा केटाहरू पनि सँगै हुन्थे एउटै गाउँटोलका साथीहरू सानैदेखिका सङ्गी पनि थिए हाँसखेल रमाइलो र झगडा पनि भइरहने एक अर्कामा मर्यादा पनि नराखी त त चल्ने केटाहरू तर हाम्रा संरक्षक जस्ता पनि थिए उनीहरू हाम्रा रक्षक जस्ता भइरहन्थे प्राय हामीले हेपे पनि जे भने पनि तर अप्ठ्यारो पर्दा सहयोग गर्ने तिनीहरू नै हुन्थे तिनै मध्येका केही केटाहरू मसँग बेग्लै प्रकारले प्रस्तुत हुन सिक्दै थिए लजाउने धकाउने भावुक हुने बाटोमा पर्खी बस्ने तिनीहरू मलाई कुनै बेला सुरक्षा कुनै बेला संघर्ष जस्तो अनुभव हुन थालेको थियो मुखले केही भनिहाल्न नसके पनि त्यस प्रकारले उनीहरूले मलाई विशेष रूपमा महत्व दिएको त्यति मन परेको थिएन कहिलेको कहिलेको बाटोमा आलेटाले गर्दै पर्खिबसेका हुन्थे एक्लै स्वतन्त्र वा फुक्का हुन नपाएको अनुभव गर्दै थिए म भित्र मनमा कतै त्यही पर्खिनेहरूमध्ये कसले पर्खेको चाहिँ राम्रो होला भन्ने छुट्टिसकेको पनि थिएन तर कुनै दिन बाटोमा उनीहरूमध्ये कोही पनि भेटिएनन् भने त्यसै त्यसै दिक्क चाहिँ लागे जस्तो हुन्थ्यो यस्तै बेलामा हाम्रो स्कुलमा एउटा नयाँ सर भर्ना भए उनका बारेमा एक दुई दिनमै खुबै चर्चा भयो उनले पढाउन थालेका कक्षाका साथीहरूले नयाँ सरको प्रशंसा गर्न थालेका थिए नभन्दै एक दिन नयाँ सर हाम्रो कक्षामा आए र अबको गणित विषय उनले नै पढाउने भए देख्दैखेरि साह्रै खुसी लाग्यो अनुहार आवाज उचाइ हिँडाई हँसाई सबै राम्रो लाग्यो उमेर पनि हामी विद्यार्थीको भन्दा खासै धेरै थिएन मनमा हर्क जस्तो भएर आयो गणितमा कमजोर अनुभव गर्थे तर नयाँ सरले पढाउन थालेपछि त्यसै सजिलो जस्तो लाग्न थाल्यो जान्दै पो गए राम्रैसँग स्कुल पुग्न हतार लाग्ने छुट्टी भएको मन नपर्ने बाटामा केटाहरूले पर्खेको दिक्क लाग्ने कक्षामा सबैभन्दा अगाडिको बेन्चमा बस्न मन लाग्ने के के के के पो हुन थाल्यो मनमा एक दिन साँझ स्कुलबाट घर आइपुग्दा घरमा पाहुनाहरू आएका रहेछन् तीनजना मध्ये एउटा भर्खरको युवक थियो मैले नचिने पनि घरमा आएका पाहुनाहरूलाई शिष्टाचार पुर्याउँदै नमस्कार गरेँ र भित्र बसेँ पिताजी पाहुनाहरूसँग कुरा गरिरहनु भएको थियो आमा आफ्नै कोठामा धानधुन गर्दै हुनुहुन्थ्यो म मेरो कोठामा पस्ने बित्तिकै भाउजू बत्तिएर आउनुभयो राम्रोसँग पुस्तक समेत राख्न भ्याएकी थिइनँ उहाँले भन्नुभयो नानी बाहिर आएको मान्छे चिन्नुभयो देख्या बाबु चिन्ने नि भाउजू कोन भाउजू तिनीहरू खाए के पनि म मात्रै यो घरको चाला हामी आइमाईले त बोल्नै नहुने तपाईँको दाई पनि उस्तै बाबा पनि उस्तै यति चाँडै तपाईँको बिहा गर्न के बित्या छ र तपाईँलाई हेर्न आएको रे तपाईँलाई हेर्न आएको रे भाउजूले नराम्रो रिसाए चाहिँ झर्केको अनुहार पारेर भन्नुभयो म छाङ्गाबाट खसे जस्तै भएँ जिउ लल्याक्लुलुक भयो केही बोल्नै सकिनँ भाउजूको अनुहार एकहोरो हेरिरहेँ भाउजूको उमेर पनि मेरोभन्दा खासै धेरै थिएन एक वर्ष अघि मात्र दाईसँग उहाँको बिहे भएको थियो एसएलसी परीक्षा दिने बित्तिकै आफूलाई कति पढ्न मन थियो पढ्न नि दिएनन् अब तपाईँ पनि त्यस्तै हुने भयो राम्ररी हेर्नु आफ्नो बेहुलो रिसाएरै बोलेर निस्कनु भयो भाउजू कोठाबाट भाउजू निस्किने बित्तिकै आमा पस्नु भयो बडा दयनीय र जिज्ञासु भएर आमाको अनुहारतिर हेरे तर त्यहाँ भाउजूको अनुहारको जस्तो भाव थिएन बरु कुनै ठुलै उपलब्धि हात पार्न लागेको जस्तो गर्व थियो आमाले भन्नुभयो के भनेर गइ नानी तेरो भाउजू ठुलो मान्छेले गर्न लागेको काममा किन भाजु हाल्न खोज्छ यो घरकी बुहारी भर हँ त्यसो कुरो नसुन है जमुने आमा यति भनेर निस्कि पनि हाल्नु भयो मैले केही बोल्नै परेन राति धेरै बेरसम्म तिनीहरूले आमा बुवा र दाजुहरूसँग बात मारे मैले अर्कै कोठामा भित्तामा कान लगाएर सुनिरहे कुराहरू कति बुझे कति बुझिन बुझे नबुझेका सबै कुराहरूलाई जोडजाड गर्दा निचोड निस्कियो केटाका बाबु छैनन् ऊ वर्षीको हुँदै मरेका विधुवा छोरी र नातिलाई माइतीले आफैसँग लगी केही वर्षपछि छोरीलाई अर्को विवाह गरिदिएका र नातिलाई मावलीले नै पालेका र हुर्काएका धनी मावली भएकोले केटाले पैतृक सम्पत्तितिर कुनै चासो नलिएको मावलीले नै अंश दिएको मावलका हजुरबा हजुरआमा दुवैजना बितिसकेका सबै मामाहरूको आफ्नै घर व्यवहार सुरु भएकोले भान्जालाई पनि बिहे गरी अलग्गै व्यवहार गर्न छुट्याइदिने सोच भएको राम्रो सिल स्वभाव भएकी घरानिया र व्यवहार थाम्ने केटीको खाँचो परेको केटो सोझो भलाग्मी त्यस्तो उस्तो छट्याइ फट्याइ नजान्ने धेरै नपढेको भए पनि इमान्दार र गरी खाने प्रकारको रहेछ मलाई सुनेर दिक्क लाग्यो तत्काल केही गरिहाल्नु बोलिहाल्नु विद्रोह गरिहाल्नु पनि सान्दर्भिक थिएन बिहान आमाले पाहुनाहरूलाई चिया पुर्याउन हराउनु भयो स्वाभाविक थियो घरमा आउने पाहुनालाई चिया पुर्याउनु तर यो विशेष बेलाको चिया पुर्याउनु भनेको त्यसै त्यसै अप्ठ्यारो लाग्दो भयो चिया पुर्याए र फर्किहाले तिनीहरूको अनुहार हेर्दा पनि हेरिन हेर्न मन पनि थिएन झन् त्यस टुहुरालाई देख्नु पर्ला भने उसैको अनुहारतिर ढाड पारिदिए त्यस दिन म स्कुल पनि छिट्टै हिँडेँ बाटाभरि अनेक कुरा आइरहे मनमा अब बिहे हुने भो भन्ने कुराले साह्रै नै पिर पर्यो मन पर्दो गरी हाँस्न खेल्न पढ्न रमाउन केही गर्न पनि पाइएको थिएन भर्खर एसएलसी दिएकी भाउजूको बुहार्तन देखेर म दिक्क भएकी थिएँ भाउजू बेला बेला मेरो कोठामा मलाई पढाउने न्युले रुनुहुन्थ्यो उहाँ किन रुनुहुन्थ्यो त्यो चाहिँ मैले कहिले सोधिनँ मलाई बाटामा पर्खिबस्ने केटाहरूको पनि माया लाग्न थाल्यो हिजो घरमा आएको बल्याङ्ग्रे भन्दा त बरु बाटोमा पर्खिने आफ्नै कक्षाका केटाहरू राम्रा थिए भन्दा पनि राम्रा थिए स्कुलमा पढाउन आएका नयाँ मास्टर स्कुल पनि जानु मात्र भयो पटक्कै पढ्न मन लागेन टिफिनमै बिरामी भएको बहाना गरी छुट्टी मागेर घर आएँ बाटैदेखि ज्वरो आउला जस्तो भयो आइदियोस् ज्वरो बरु लामो बिरामी परु बिहे टरोस् जस्तो पनि लागेको थियो तर त्यस्तो केही पनि भएन मनमा मात्र त्यस्तो लागेको रहेछ छिट्टै घर आएको देखेर आमा खुसी हुनुभयो ए आइस ल राम्रै भयो चाँडो आइस सुन्न नि अब भोलिदेखि स्कुल स्कुल जानु पर्दैन अब लुगाफाटा किन्ने गहना बनाउने काममा लाग्नु परेन भन्ने मात्रै पो बिहे सहिलो त कहाँ हुन्छ त पात चाहियो दुना टपर गाँस्नु पर्यो काम कति छ भन् त बिहे गर्ने भएपछि यति हतार नगरेकै भए पनि हुन्थ्यो लोग्ने मान्छेलाई के छ र हाँकिदियो भयो गर्नु पर्यो नि त जम्मै आएँ मैले आमा के के भनिरहनु भएको थियो म सरासर कोठामा पसेँ र भित्रबाट चुकुल लगाए आमाको कुरा सुनेपछि भने शरीर पानी पानी भएको थियो डङ्ग पल्टिए खाटमा आँखाबाट बलिसीमा झरेको पानीको धारा झैँ आँसु बगिरह्यो खाना खाने बेलामा आमाले आएर धेरै बेर ढोका ढकढक्याउनु भयो मैले ढोका खोलिन त्यतिकै फतफताउँदै जानुभयो एकछिनपछि भाउजू आउनुभयो मैले बिस्तारै ढोका खोले कोठामा पसेकी भाउजू मभन्दा धेरै दुखी देखेँ साह्रै माया लाग्यो उहाँको उहाँले भन्नुभयो नानी के यस्तै हो नानी अब एक वर्ष अघि यस्तै भएको थियो नि त नि म पनि के नि जतिसुकै ठुल्ठुला कुरा गरेँ नि जतिसुकै ठुल्ठुला भाषण गरे नि हामी नारीलाई त यस्तै हो हिँड्नुहोस् खाना खान मलाई भोक थिएन नबोली दुई घाँस खाएँ र उठेँ होइन यो त भाग मात्रै बसी त आज के भएछ तँलाई आमाको प्रश्न थियो म केही पनि बोलिन लागे कोठातिर अनेकौं कुराहरू आइरहे दिमागमा साथी सङ्गीहरू आए मलाई पछ्याउने केटाहरू आए नयाँ सर आए त्यो बल्याङ्ग्रे टुरो पनि आयो मलाई रातभरि निन्द्रा लागेन मेरो भविष्य कालो र अँध्यारो देखेँ सबै खुल्ला बाटाहरू बन्द भएका थिए र एउटा मात्र बाटो अँध्यारो सुरुङतिर पसिरहेको थियो त्यसको अघिअघि धिप्तिपे बत्ती बोकेर बल्याङ्रे हिँडिरहेको थियो त्यस्तालाई लोग्ने मान्नुपर्ने त्यसकी नै हुनुपर्ने त्योसँग एउटै कोठामा एउटै ओछ्यानमा सुत्नुपर्ने त्यसले जे भने पनि गर्न जिउ छोडिदिनु पर्ने त्यसको कुरो काट्न नहुने त्यसलाई हजुर भन्नुपर्ने मलाई यी सबै कुराहरू सोच्दैमा जिउ सिरिङ्ग भएर आयो आधा रातमै उठेर चिच्याउ चिच्याउ जस्तो लाग्यो आज भोलि गर्दै दिनहरू बित्दै गए बिहेको तयारी धमाधम भइरहेको थियो मलाई भने खासै जाँगर थिएन साथीहरू भेट्न आए रोए र गए कसैले जिस्क्याएर गए केटाहरू आए भेटे टुलु हेरेर गए दिनदिनै मन पनि गल्दै गयो विद्रोह शान्त हुँदै गयो बिहे नगरी नहुने भएपछि एक्लै छटपटाउनुको कुनै अर्थ थिएन बेला बेला भाउजू पनि सम्झाउनुहुन्थ्यो अब राम्रै मान्छे छ भन्छन् क्यारे नानी अब आफ्नो आफ्नो भाग्यको फल हेर्नुहोस् धन सम्पत्ति प्रशस्तै छ अरे अनि माओलीले पनि दिएका बाहुपट्टिको पनि अब धेर पेर नलिनु नानी अब नराम्रो मान्छे पनि दिनदिनै अलिअलि अलिअलि गर्दै राम्रो राम्रै जस्तै लाग्दै जानु थाल्छ हेर्नुहोस् भाउजूले जेसुकै भनेर सम्झाए पनि जति नै भए पनि त्यसप्रति मेरो मन फर्किन सकेन राम्ररी हेर्दा पनि नहेरेको मान्छे त्यसै त्यसै मन नपरेको मान्छे स्कुलबाट आउँदा झ्वाट्ट देखिएका तीनजना मध्येको एउटा केटो ठुल्ठुलो आँखा भएको मात्र याद छ बिस्तारै बिस्तारै आत्मसमर्पण जस्तै हुँदै गयो मनमा आउन थाल्यो ठिकै छ गरिदिन्छु बिहे आखिर त्योसँग कति दिन पो बिच्छर आखिर त्योसँग कति दिन पो बिच्छर यस्तो सोच्दा मन अलमल्ल पर्थ्यो त्यससँग नबिते कोसँग बिच्छ त जीवन तर त्यसको कुनै उत्तर थिएन मसँग तथापि मनमा बारम्बार डरो गरी एउटै कुरा दोहोरिरहन्थ्यो त्योसँग मेरो कति दिन पो र त्योसँग मेरो कति दिन पो भनेकै समयमा बिहे भयो र धुमधामले भयो लुगाफाटा गरगहना माइतीपट्टिबाट पनि प्रशस्तै थियो बेहुलापट्टिबाट पनि साथीहरूले ब्युटी पार्लरमा लगि राम्री पार्ने भयभरको प्रयत्न गरेका थिए तर मनमा भने कुनै प्रसन्नता थिएन उनीहरू जिस्क्याउँथे तर त्यसले मलाई कुनै लाज जस्तो पनि लाग्दैन थियो बरु हेर न म तिमीहरू सबैलाई के गरेर देखाइने दिइरहेछु भन्ने लाग्थ्यो मनमा तर त्यो के गर्ने भन्ने चाहिँ टुङ्गो थिएन मनमा नै यो चाहिँ निश्चित गरेको थिएँ कि उसँग मेरो धेरै दिन बित्नेवाला चाहिँ थिएन एउटा अलग्गै राम्रै घर बनाइदिएको रहेछ नयाँ त्यसैमा लगेर भित्र्याए नयाँ घरमा सबै थोक नयाँ थियो कता कता मनमा खुसी जस्तो पो भयो मानिसहरू छटिँदै गएपछि मेरो कोठामा एकजना महिला बसिन् झन्डै चार दशक उमेर खाएकी तिनले भित्रबाट ढोका बन्द गरिन् मेरो छेउमा आएर बसिन् र बेहुलीको घुम्टो उठाएर अनुहार हेरिन् तिनका आँखा आँसुले भरिएका थिए तर अनुहार खुसीले भरिए जस्तो थियो नानी म तिम्री सासु हुँ नाथले तर सामाजिक हक त छैन मलाई तिम्रो पति कि आमा भएर पनि म तिम्रो ससुराकी विधवा भएर बस्न सकिनँ कलिलै म पति गुमागी अभागी नारी थिएँ घरकाले साह्रै हेला गरेपछि माइतीको शरण परे कि मैले अर्को बिहे गर्नुपर्ने बाध्यता सहेँ तर मैले आफ्नो छोराप्रतिको आमाको कर्तव्य हेर कहिले पनि बिर्सेकी छैन आज म मेरो अनाथ छोरो तिम्रो पोल्टामा हाल्न आएकी छु तिमीले त्यसको ख्याल गर्नु पर्यो आमा भएर यसले बाउको अनुहार त देख्दै देखेन आमाको माया पनि पाउन सकेन अब मावलका हजुरआमा माइजूहरूको औपचारिक मायाले हुर्किएको यो साह्रै दयनीय जस्तो देखिन्छ थोरै बोल्ने काम गरिरहने हाँस्ने बिर्सिए जस्तो यसलाई चाहिँ जीवन सिकाउ हेर नानो धनको त कुनै अभाव छैन तिमीहरूलाई तिमीले चाहिँ बरु यो केटाको जीवनमा खुसी भएर सुखपूर्ण बितोस् तिमीहरूको जीवन यति भनेर उनी मेरो कुनै उत्तर नपर्खी झुरुक्क उठेर हिँडिन् राम्ररी अनुहार पनि ठम्याउन पाएकी थिइन पछाडिबाट मात्र देखे एक क्षण ढोकाको चुकुल नखुलुन्जेल मन नपरेको मान्छे कसरी मनपर्छ केही गर्दा पनि मन परेन ऊ मलाई हेर्दा साह्रै घिनलाग्दो नराम्रो पनि थिएन पहिले सोचे जस्तो बल्याङ्रे पनि होइन रहेछ हात घोडा जिउडाल आदि पनि खोट लगाउनु पर्ने थिएनन् धेरै नबोल्ने बनैले बेला बेला मुसुक्क हाँस्ने बिस्तारो बोल्ने कामको कुरो मात्र गर्ने यस्तो रहेछ स्वभाव दुईजना मात्र भएको त्यत्रो घर सुनसान सुनसान जस्तो लाग्थ्यो घरका चोटा कोठा कता कताबाट टुलु टुलु हेरिरहेका देख्थे त्यसका आँखा बाँड झै भएर शरीरका खास खास अङ्गमा गाडिए झैँ लाग्थे रात रातभरि अन्धकारले थिच्थ्यो पहाडले किच्थ्यो छटपटाउँदै उज्यालो पार्थे मलाई खुब रिस उठ्थ्यो कहिले काहीँ खानेकुरामा बिख हालेर खानिदिउँ जस्तो लाग्थ्यो कहिले राति निधाएको बेला घाँटी थिच्दिउँ जस्तो लाग्थ्यो कहिले चाहिँ आफै कतै गएर झुन्ड्यौँ हिँड्दिउँ जस्तो पनि लाग्थ्यो कति नै बोलाए पनि कति नै कर गरे पनि मलाई माइत जान भने कहिले रहर लागेन भाउजूको माया लागे पनि आमा र बाबालाई सम्झँदै रिस उठेर आउँथ्यो निकै नै पल्ट मैले त्योसँग झगडा गर्ने कोसिस पनि गरे तर उसले कहिले मेरो रिसमा तेल थपेन सधैँ म हार्थेँ वा रित्तिन्थेँ पालै पालो मन नगर्दा नगर्दै तीनवटा सन्तान जन्मिए पछिल्लो पल्ट जन्मेकी थिए छोरी त्यसलाई देखेपछि भने मनमा बेग्लै खालको माया जस्तो पलाएको थियो नत्र भने अघिल्ला दुई छोराहरू मलाई प्लास्टिकका खेलाउना जस्ता लाग्थे नियमअनुसार दुध चुसाउँथे सफा सुग्घर गर्थे काखमा लिन्थे तर तिनीहरूप्रति कहिले उस्तो माया जागेन तिनलाई काखमा लिइरहँदा तिनका बाबुको अनुहारमा आँखा नाच्थ्यो र भुइँमा राखिदिन्थे रुवाउँदै मनमा लागिरहन्थ्यो कति दिन पो बिच्छ र मेरो सँग कति दिन पो बिच्छ र मेरो योसँग ऊ रोइरहेका छोराहरू बोकेर फुलाउँदै हिँड्थ्यो उसलाई रिस उठोस् भनेर कहिले के फुटाइदिन्थे कहिले के भत्काइदिन्थे काम नलाग्ने कुरामा पनि जथाभावी खर्च गरिदिन्थे खानेकुरामा पनि कहिले चर्को कहिले पिरो बेस्वादको परिकार बनाइदिन्थे धेरैजसो अर्कै कोठामा सुतिदिन्थे बेलैमा ढोका लगाएर उसँग राम्रोसँग नरिसाएको भएर कहिले बोल्दैनथे तर यी कुनै कुराले पनि उसलाई कहिले छोएन कस्तो चिसो र चाम्रो थियो ऊ उसको मनमा के कुरा थिए त्यो कहिले पनि भनेन माइतीमा मैले आमा बाँचुन्जेल एक प्रकारले पाइला राखिन भन्दा पनि हुन्छ भाउजूको निकै माया लाग्थ्यो तर आमाको रिसले म कैयौँ पटक लिनै आउँदा र बोलाउँदा पनि गइन दुईपल्ट जति बाबा आफै आउनु भएको थियो सुत्केरी खुवाउन भनेर पनि पटक्कै पछि लिन आएका थिए तर म गइन सानो छोराको पालामा आमा आफै आउनुभयो रुनुभयो र जानुभयो अनि के भएको तँलाई तैँले क्या माया मारे कि यसरी भन् त किन रुवा कि नानी मलाई तिजमा बोलाउँदा नि आउँदैन चाडबाडमा बोलाउँदा नि आउँदिनस् आमाले यसो भनिरहँदा मैले कुनै पनि जवाफ दिइनँ उहाँलाई हेर्न नि आमाको मन त तेरो पनि छ पछि थाहा होला तँलाई सन्तान हुर्किएपछि आमाले यस्तो पनि भन्नुभयो तर मलाई उहाँको भनाइसँग मन मनमा हाँसो उठ्यो मैले छोरा छोराछोरीलाई माया नै गरेकी थिइनँ मलाई के थाहा हुनु मैले सन्तानलाई रहरले रुचाएर जन्माएकै भए पो तिनको माया हुनु ती त बल्याङ्रेको एकतर्फी शरीर सुखका परिणाम थिए उसले मेरो शरीरका अङ्ग अङ्गसँग खेल्दा खेल्दै तिनीहरू जन्मिएका ती जन्मने क्रममा मलाई अत्यन्तै असुविधा र पीडा भएको थियो जन्मिसकेपछि आफ्नै शरीरमा उत्पन्न दुध आफ्नै सुविधाका कारण मैले तिनलाई चुसाएकी हुँ भित्रैदेखि एकैपल्ट कुनै दिन एकैछिन भए पनि त्यसको मलाई माया लागेन मन पग्लिएन म एकान्तमा रोइरहेको देख्दा पनि त्यसले कहिले किन रोएकी भनेर सोधेन मलाई फकाएन कसरी बितेछन् खै दिनहरू यत्र लामो वर्षको फन्को मार्दै छोराहरू हुर्किँदै बढ्दै पढ्दै दुवैले उच्च शिक्षा पूरा गरे ठुलो चाहिँ दुई वर्ष अघि उच्च शिक्षा अध्ययनका लागि भनेर अमेरिका पुगेको छ भाइ चाहिँ पनि दादासँगै जान रात दिन इन्टरनेटमा झुन्डी बस्छ छोरीले पनि यसपालि बिएको अन्तिम वर्षको परीक्षा दिए बाहिरबाट देख्दा कहिले पनि हाम्रो घरभित्र कुनै समस्या थिएन सानो तथा सुखी परिवार थियो हाम्रो आय स्रोत राम्रै थियो झै झगडा थिएन दुई छोरा र एक छोरी रहरका सन्तान देखिन्थे तिनीहरूले पनि भने जस्तै शिक्षा आर्जन गर्दै थिए माइत आएका बेला सासू पनि भेट्न आउँथिन् र जहिले पनि उनले आफ्नो छोराको ख्याल गर्नु भन्थिन् तर आमा छोरा राम्ररी बोलचाल गरेको भने कहिले देखिन मैले उनी भन्थिन् हेर बुहारी तिमीले मेरो छोरोको जीवन नै सफल पारिदियो यो घरलाई मन्दिर बनायो मन्दिर तिमीले गाउँभरि तिम्रो प्रशंसा सुन्छु काँक्राका चिरा जस्ता छोराछोरी पायो तिनीहरू पनि ज्ञानी र विद्वान भए म उनका कुरा सुनिरहन्थे र मनमा नै अलमल्ल पर्थे के उनले भनेको जस्तो थियो त मेरो घर के यो मन्दिर भएको थियो म मनमा नै हाँस्थे उनका कुरा सुनेर हुन पनि छोराहरूले कहिले मलाई पिरुलेनन् तिनीहरू जति बेला पनि बाउकै नजिकमा हुन्थे र बाउसँगै सुत्थे खर्च वर्ष सबै कुरा बाउबाटै पाउँथे कहिले कुनै दिन उनीहरूले मसँग केही पनि मागेनन् वा म मार्फत बाबुसँग सिफारिस गराउन पनि खोजेनन् उनीहरू जे माग्थे बाबुले पुर्याइदिन्थ्यो मसँग मात्र कहिले तिनीहरूले एक पैसो मागेनन् केही कुरा किनि मागेनन् मैले देख्दा देख्दै तिनीहरू तिनकै बाउ जस्तै देखिँदै गए आज आएर म सम्झिरहेकी छु मैले जीवनलाई कसरी बिताएँ न दुःख भन्नु न सुख भन्नु न खुसी भन्नु न बेखुसी भन्नु आफै भित्रको वैयक्तिक असन्तुष्टिले भरिएको कस्तो खाले जीवन भोगिएछ उमेरको यो छ दशक उकालीमा आइपुगेर आज पछि फर्किएर हेरिरहेछु जीवनलाई कस्तो अनौठो र बेरसिलो बालुवा भएर बितेछ त्यो कहिल्यै माया नगरिएको र सदा घृणा गरिएको लोग्नेको लास लडेको छ आँगनमा सानो छोरा छोरी र आफन्तहरू रुहाभासी गरिरहेका छन् गाउँभरिका सबै भेला भएर उसको गुणको चर्चा गरिरहेका छन् गाउँभरिकै सबैभन्दा भलाद्मी ज्ञानी सहयोगीको रूपमा उसको स्मरण गरिँदैछ मेरो वरिपरि बसेका महिलाहरू मलाई सम्झाइरहेका छन् छोराछोरीको अनुहार हेर्नु तिनीहरूको छाता हुनु अब मर्नु बाँच्नु प्रकृतिको नियम हो जसले पनि एकपल्ट मर्नै पर्छ म लासको छेउमा बसेर टुलुटुलु हेरिरहेको छु त्यस शान्त अनुहारलाई ती बल्याङ्ग्री आँखा अब सदाको लागि बन्द भइसकेका थिए त्यस गम्भीर अनुहारमा अब गम्भीरता थिएन आनन्दले निधाए जस्तो शान्त देखिन्थ्यो लास कहिले के नभन्ने ऊ अब अशरीरी हुन लागेको थियो कसैले चिसो हुने गरी एकहोरो शङ्ख फुक्यो घरको वातावरण मृत्यु शोकले गुन्जियो एकाएक आँखाबाट भर्र आँसु झारे घप्प घोप्टो परेछु उसको छातीमा कसैले उठाएनन् मलाई हात समातेर फेरि हेरे त्यो शान्त अनुहार भित्र कतैबाट हुक जस्तो पलाएर आयो अब कहिले पो भेट हुन्छ र यो मान्छेसँग अब कहिले पो भेट हुन्छ र यो मान्छेसँग अब कहिले पो भेट हुन्छ र यो मान्छेसँग आजको कार्यक्रम यही सकिन्छ हामी आशा गर्छौ आज सुनाइएका कथाहरू र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो त आजको अङ्क यति नै यस कार्यक्रम र आज प्रस्तुत गरिएका कथाहरूबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी भोला तिमल सिन्हा र सृजना तामाङ सूत्रधार पवनराज पौडेल प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम